अनि हार्दिक स्वागत छ कार्यक्रम लोक झन्कारमा प्रविधि कक्षका आत्मीय मित्र विष्णु अनि म छु तपाईँकै लोक भाकाको साथी रामु आचार्य सुन्नुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाज अनि यो कार्यक्रम लोक हामी हरेक दिन बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजीसम्मको यो समयमा उपस्थित हुने गर्दछौँ र लोकसङ्गीतका विविध माथि रहेर छलफल गर्ने गर्दछौँ कहिले नयाँ भाका कहिले पुरानो भाका कहिले मध्यकालीन समयका भाका लगायत यस्तै यस्तैमा कार्यक्रमका श्रृङ्खलाहरू बित्ने गर्दछन् आजको यो मङ्गलबारी श्रृङ्खला मध्यकालीन समयमा बजारमा निक्लिएका लोक भाकाहरू हामी प्रस्तुत गर्ने गर्दछौँ केही समय अगाडि बजारमा आएका भाकाहरू कार्यक्रमलाई सुरुवात गर्न चाहन्छु रामजी खाँड अनि विष्णु माझीको आवाजमा धरती कुनको आकाश जुनकै हो मैले बाचा कसमै खाइसकेँ जुनी जुनी मत हो झम्कै हो प्रतिकुलको आकाश झुम्कै हो मैले बाचा कसामै खाइसके जुनी जुनी माता हुन् को आकाश जुनकै हो मैले बाचा कसमै खाइसके जुनी जुनी मत उनकै हो निकै सुमधुर भाका यति बेला हामीले सुन्यौँ कार्यक्रम लोक लोकझनकारको व्यवसायमा रहेर र आजको मङ्गलबार व्यवसायमा हामीले तपाईँका लागि मिठा मिठा भाकाहरू राखिरहेका छौँ जुन भाका केही समय पहिला बजारमा निक्लिएको मध्यकालीन समयका लोक भाका भन्नुपर्छ अझै कार्यक्रमलाई अझ पनि अगाडि बढाउन चाहन्छु घुम्दैछु मौरी झैँ छोडी जाने मायाको पिराले मै भएँ लौरी झैँ भगवान भण्डारी अनि निर्मला भण्डारीको आवाजमा गाउँ घर समाज स्वागत छ फेरि पनि एकैछिनको विश्राम पछिको समयमा सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघार्जनी यो कार्यक्रम लोकझन्कार लोकझनकारको बसाइमा रहेर केही समय अगाडि बजारमा निक्लिएका भाकाहरू तपाईँका लागि राखिरहेको छु यही क्रममा ऋषि अधिकारी अनि बिमा कुमारी दुराको आवाजमा उडी जानी जेठ नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ भेट अबको क्रममा तपाईँका लागि धेरै पछि आज भेट भएको छ जिउँदै चोला फेरे झैलाको छ उडी जाने जे नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ भे आज भेट भएको छ जिउँदै चोला फेरे झैलाको छ उडी जाने जे हरि बाँचे त कालैले साँचे त भइदो रहेछ भेट लो हरि बाँचे त कालैले साँचे त भइदो रहेछ भेट पानी उम्केर उडी जाने जे नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ आइपुगे हेर कालले घेरो हाल्दानी उम्केर उडी जाने जे नमरी बाँचे त का अहिले साँचे त भइदो रहेछ बे बाँचे त त कालैले त भइदियो रहेछ भेट्ने कि सुमधुर भाका हामीले यो क्रममा सुन्यौँ कार्यक्रम लोक झन्कारको हामी अलिकति अन्त्य पनि छौँ W W W dot radio Arpan dot com dot NP मार्फत विश्वको जुन कुनै कुनामा रहेर पनि हामीलाई सुनेर साथ दिनुहुने तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद त्यस्तै प्रविधि कक्षको आत्मिक साथको लागि आत्मिश्र मित्र विष्णुलाई पनि धेरै धेरै धन्यवाद जाँदा जाँदै सुकिसक्यो खोली खहारे पुरुषोत्तम नेउपाने लक्ष्मी नेउपानेको आवाजले सजिएको यसै भाकालाई छोड्दै तपाईँकै लोक भाकाको मित्र रामु आचार्य पनि बिदा हुन्छु नमस्कार तिम्रो माया मारुन्जेल रहेछौ आखिर नजरमा सक्यो खोली खान निम्ति जङ्गालै तारे लाछाले के ठुलो भुल गरे सुतिसक्यो खोली खारे साथै मन यो हो रेडियो अर्पण